चिटेकै कि नदेखेको धेरै बेर भाथ्यो हतार पनि साह्रै नै थियो कालेको मैले हेर्दा लाजैले कि हिजैको बेला भएर होला चिटेकै कि मैले हेर्दा लाजैले कि हिजैको बेला भएर छोडेर मलाई बाँच्नै गाह्रो भो मोटु जलाई के गर्ने मैले हेर्दा लाजैले मरे कि तिजैको बेला भएर होला चेटेकै परे कि अर्कै रोजु छोडेर मलाई बाँच्नै गाह्रो भो मोटु जलाई के गर्ने मैले हेर्दा लाजले मरे कि हिजैको बेला भएर होला चिटिकै परे कि मैले हेर्दा लाजले मरे कि हिजैको बेला भएर होला चिटिकै परे कि हाम्रो सपना भएन पुरा तिमीकै पारेको मैले हेर्दा लाजैले मरे कि तिजैको बेला चिटिकै परेकी भुली खानी रोजेर गयो मेरी सानी परेकी भयो तिजैमा मैले हेर्दा लाजैले मरे कि तिजैको बेला भएर होला चिटिकै कि मैले हेर्दा लाजैले मरे कि तिजैको बेला भएर नजिकै पर्ले कि बुझिदेऊ कालो मैले कसरी सम्हालु तिजैन मैले हेर्दा लाजैले मरेको तिजैको बेला भएर होला चिटिक